मा भइरहेका छलफल देशभर भइरहेको जनपरिचालन कार्यक्रम लगायतका विषयमा आजको बैठकमा समीक्षा पनि गरेको जनाएको छ नेपाली कंग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा तीन दिने भारत भ्रमणको लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ नयाँ दिल्ली जानु अघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउबाले नेपालको जलस्रोतको विकासको लागि भारतीय पक्षसँग आग्रह गर्ने बताउनुभयो आजको चाहिँ सहयोग लगायतका कुराहरूमा चाहिँ सहयोगको लागि मैले उहाँहरूलाई अनुरोध गर्ने हो र अरू कुरा नेपालको विकासको सम्बन्धमा नेपालको म पहिलेदेखि जलस्रोतको पक्षमा रहेको व्यक्ति भएको हुनाले महाकाली सन्धि लगायत जलस्रोतको चाहिँ उपयोग जरुरी छ नेपालमा अहिले भर्खरैको हालसालैको चाहिँ स्टडीले पनि एक लाख मेगावाट भन्दा बढी विद्युत मेगावाट भन्दा बढी विद्युत पैदा हुने देखाएको छ त्यो चाहिँ जलस्रोतमा विकास लगानी भयो भनेदेखिलाई त्यसले एकातिर चाहिँ भारतमा सबभन्दा बढी जरुरी छ नेपालमा पनि जरुरी छ भारतमा जरुरी छ जो सजिलो त्यो हुनेछ देउबासँगै उहाँकी श्रीमती आरजु देउबा र नेता विमलेन्द्र निधि पनि भारत भ्रमणमा जानु भएको छ भारतीय पक्षसँगको भेटवार्ता भने भोलिबाट शुरू हुनेछ भोलि देउबाले विदेश सचिव रंजन मेथाई विदेश मन्त्री सलमान खुर्शीदसँग छलफल गर्नुहुनेछ सीआईएनसँग कुराकानी गर्दै भारतका लागि पूर्व नेपाली राजदूत तथा परराष्ट्रविद भेषबहादुर थापाले मुलुक अप्ठ्यारोमा परेको बेला नेताहरू भारत भ्रमणमा जानु सान्दर्भिक नहुने टिप्पणी गर्नुभयो त्यो बेलामा मात्रै यस प्रकारको चाहिँ चलखेल किन हुन्छ राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले चार राजनीतिक शक्तिले आफूलाई नयाँ राजाको रूपमा अगाडि बढ़ाइरहेको आरोप लगाउनु भएको छ सर्लाहीको लालबन्दीमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राजतन्त्रको अन्त्य भए पनि नयाँ राजाहरूको जन्म भएको भन्दै चार दलको सिन्डिकेट नतोडेसम्म नागरिकको अधिकार प्राप्ति नहुने जिकिर गर्नुभएको रेडियो एकता लालबन्दी सर्लाहीले खबर पठाएको छ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले युथ फोर्सलाई पुनः सक्रिय बनाउने भएको छ संघको विभागीय प्रमुख तथा उपप्रमुखहरूको दुई दिनसम्म धुलीखेलमा चलेको कार्यशाला गोष्ठीले युथ फोर्स गठन गर्ने घोषणा गरेको हो रेडियो नमबुद्ध काभ्रेका अनुसार संघले युथ फोर्सको संयोजकको जिम्मेवारी केन्द्रीय सचिव चन्द्र लामालाई दिएको पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो नेपाली समाजको प्रतिरोध क्षमता एक ढङ्गले विकास भइसके पछाडि हामीले युथ फोर्सको गतिविधिलाई निष्क्रिय बनाएका हौं युथ फोर्स विभागको रूपमा अहिले पनि हाम्रो सामु छँदैछ र आगामी निर्वाचनमा हामीले अति धर्मवादी अति जातिवादी र अतिवादी शक्तिहरूको जुन खालको चलखेल गर्न खोज्दैछन् ती शक्तिहरूलाई एक ढङ्गले मनोवैज्ञानिक रूपले ती शक्तिहरूलाई अनावश्यक चलखेल गर्न नदिनको लागि फेरि युथ फोर्स गठन गर्ने ठाउँमा हामी आइपुगेका छौँ नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरू भएको छ महाधिवेशनमा देशका चौवालिस जिल्लामा गठित जिल्ला शाखाहरू आठ जातीय पत्रकार संघहरू र दुई विदेश शाखाबाट समेत गरी तीन सय जनाभन्दा बढ़ी प्रतिनिधि सहभागी भएका छन् महाधिवेशनको विभिन्न राजनैतिक दलका आदिवासी जनजाति नेताहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए जिल्ला अदालतमा न्यायाधीश नियुक्ति सम्बन्धी अध्यादेश पारित गर्न लागि विरोधमा विभिन्न पाँचवटा कर्मचारी संगठनहरूले आज दुई घण्टा सर्वोच्च अदालतको कामकाज ठप्प पारेका छन् न्यायालयभित्रका नेपाल निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्र सेवक कर्मचारी संगठनले संयुक्त रूपमा काम रोकेका हुन् जिल्ला न्यायाधीश नियुक्ति सम्बन्धी मापदण्ड बनाइएको एक वर्ष नागिसक्दा नियुक्ति नगरी अध्यादेश पेश गरिएको र सन्ताउन्न बुधे माग पनि पूरा नभए नपाएको भन्दै कर्मचारीहरूले आज काम ठप्प पारेको जनाएका छन् हप्ताको पहिलो दिन आज आइतबार सुनको मूल्य तोलामा आठ सय रूपियाँ घटेर कारोबार भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार सात सय रूपियाँ तोकेको छ शुक्रबार हिजो छापावाला सुन बाहन्न हजार पाँच सय रूपियाँमा कारोबार भएको थियो आज तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय घटेर तोलाको एकाउन्न हजार चार सय कारोबार भएको छ अब खेल खबर थ्री स्टार क्लब राजधानीमा जारी गोर्खा कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ दशरथ रंगशालामा आज भएको खेलमा जावला खेल युथ क्लबलाई टाई ब्रेकरमा तीन दुईले हराउँदै थ्री स्टार सेमी फाइनलमा पुगेको हो खेलमा निर्धारित समय र थपिएको आधा घण्टाको समयमा पनि दुवै समूहले गोल गर्न नसकेपछि टाई ब्रेकरबाट खेलको निर्णय गरिएको हो लील प्रकाश चन्द केन्द्रीय समिति विस्तार गर्न एकीकृत माओवादीको केन्द्रीय समितिमा प्रयास सातौं राष्ट्रिय महाधिवेशनले जो माग गरेको छ त्यस अनुकूलको लिडरसिपको लागि हामी चाहिँ राष्ट्रलाई सुझाव सुनिरहेको छौँ जिम्मेवारी बाँडफाँड चाहिँ उचित ढंगले हुनु पर्यो रेडियो रिपोर्टसँगै नदी किनारमै बसेर जीवन गुजारा चलाउने कैलालीका सोनाहा जातिलाई पर्न थालेको समस्या सल्यानको पर्यटकीय क्षेत्रहरू ओजेलमा परेको सरोकारवालाहरूको गुनासो लगायतका अरू खबरहरू बाँकी नै छन् रेडियो सुन्दै गर्नुहोला संगीत अध्ययनका लागि सुवर्ण अवसर लागि सुवर्ण अवसर सङ्गीत सिक्न चाहनेहरूका लागि होम स्कुल अफ म्युजिकमा भर्ना खुल्यो S Om school of music एक बकुलरमा सङ्गीतका विभिन्न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 अब हामीले प्राप्त गरेको समाचार चाहिँ सिआइएनले बजाएको छ तर सिआइएनको पनि आफ्नै किसिमको नेटवर्कहरू भइदिए होइन राम्रो हुन्थ्यो या चाहिँ हामीले जुन यो कुरो चाहिँ अब आउला कि न्युजमा भनेर चाहिँ जुन आशा गरेको हुन्छ त्यो न्युज चाहिँ आइदिएको छ क्या सिआइएनले आफ्नो चाहिँ नेटवर्किङहरू होइन आफ्नो टेक्नोलोजीहरूको चाहिँ विकास गर्नुपर्छ अब तर पनि न्युजहरू उठेका चिजहरूलाई जुन अब घटनाक्रमहरू अब त्यो चिजहरूलाई चाहिँ सिआइएनले बजाएको छ अहिलेसम्म चाहिँ त्यो मैले बुझेको छु सीआईएन र साझा खबर बारे तपाई र तपाईको घर नजिकको सामुदायिक रेडियोको प्रतिक्रिया हामी प्रसारण गर्दै जानेछौ कालीकोट जिल्लालाई आज खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको छ आज एक कार्यक्रम बीच मध्य पश्चिमको दोस्रो तथा देशकै आठौं खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको रेडियो नयाँ कर्णाली कालीकोटले खबर पठाएको छ यस्तै खोटाङका साथ गाविसलाई पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ गाविसका सबै घरधुरीमा पक्की शौचालय बनाएर प्रयोगमा आएपछि नेर्पा खिदिपा जालपा बाकाचोल लगायत गाविसलाई आज एक कार्यक्रम बीच खुल्ला दिशामुक्त घोषणा गरिएको रूपाकोट रेडियो खोटाङले जनाएको छ भने नवलपरासीको कावासुती गाविसलाई पनि आजै खुल्ला दिश गरिएको छ प्रशस्त पर्यटनको सम्भावना भएको सल्यान जिल्लाका पर्यटकीय क्षेत्रहरू भने ओझेलमा पर्न थालेका छन् सल्यानको प्रमुख पर्यटकीय स्थल मानिने कुबिन्डे दहका साथै अरू पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नुपर्ने माग सरोकारवालाहरूको छ रेडियो शारदा एफएम सल्यानबाट दीपक शर्माको रिपोर्ट वर्षमा तीन पटक तीन रंग बदल्ने र वर्षायाममा जतिसुकै धमिलो पानी आए पनि धमिलो नहुने कुपिण्डे दहको सबैभन्दा प्रमुख विशेषता हो पर्यटन प्रवर्धन हुन नसक्दा ओझेलमा पर्दै आइरहेको छ कुपिण्डे दह संरक्षण समितिका निवर्तमान अध्यक्ष दीपक एरी ध्यान नदिँदाखेरि कुपिण्डे दह अत्यन्तै एउटा पछि परेको छ प्रचार प्रसारको रूपमा पनि अब यो ओझेलमा परिराखेको छ कुपिण्डे दह जस्तै धार्मिक स्थल खैरबाङ भगवती मन्दिर कालीमाटीको गंगामाला भगवती मन्दिर र नेपालको एकमात्र बलि नचढाउने छत्रेश्वरी मन्दिर पनि सल्यानमै छन् सल्यानको पर्यटन प्रवर्धनका लागि जिल्ला विकास समितिले बनाएको योजना सुनाउँदै स्थानीय विकास अधिकारी मणि कुमार गेवाली आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन वर्षदेखि देखिने हो अनि अहिले यहाँ कुमाको लेख भनौँ पर्यटकीय चरित्रको असाध्य सम्भावना भएको कपरकोट माथिको खाली डाँडा खाली गाउँ यी कुराहरूले हाम्रो सल्यानको लागि बाहिरको पनि आन्तरिकको पनि पर्यटन सम्भावना छ भन्ने कुराबाट पुष्टि गरेका छन् भौतिक पूर्वाधारको सिद्धा गर्दैछन् सल्यानको कला र संस्कृतिको प्रचार प्रसार गर्न यसभन्दा अगाडि मेलाको आयोजना गरिए पनि त्यो मेला मेलामै सीमित रहेको छ अब सल्यानको पर्यटकीय स्थलहरूको प्रचार प्रसारका लागि विशेष कार्यक्रम ल्याउँछौ भन्नुहुन्छ उद्योग वाणिज्य संघका अध्यक्ष हरिहर बुराथकी विभिन्न माध्यमबाट यसलाई पर्यटकीय सपोर्टमा होस् या त अब यस्तै विभिन्न माध्यमबाट विभिन्न तरिकाबाट यसलाई अगाडि बढाउनुको निम्ति यसलाई प्रचार प्रसार अगाडि बढ्नु निम्ति एउटा योजना गुरु योजना बनाएर जानुपर्छ विभिन्न ताल तलैया झरना मठ मन्दिरले भरिपूर्ण सल्यान प्राकृतिक धार्मिक र सांस्कृतिक सम्पदाले पनि अगाडि नै मानिन्छ तर राज्यले त्यसमा चासो नदिएको नागरिकले गुनासो गरेका छन् Deepak Sharma CIN radio Sharada FM Salyan ताप्लेजुङमा पहिरोका कारण मृत्यु भएका तथा बेपत्ताका परिवारलाई सरकारले राहत वितरण नगर्दा पीड़ित परिवार समस्यामा परेका छन् स्थानीय अष्टबहादुर सिम्बा र जय माया शिवाका सबै परिवारको सदस्यको मृत्यु भएपछि पाँच छोरीहरू अहिले गाउँलेको सहयोगमा किरियामा बसेका छन् तर उनीहरूलाई काज किरिया खर्चको अभाव भएको रेडियो तमोर ताप्लेजुङले खबर पठाएको छ नेपाल विद्युत प्राधिकरण नवलपरासीको परासी शाखामा कार्यरत एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको अभियोगमा आज रंगे हात पक्राउ परेका छन् प्राधिकरणको फोरम्यानको रूपमा कार्यरत महेन्द्र सहनीलाई बत्तीस हजार नगद सहित पक्राउ गरिएको जनाइएको छ स्थानीय एक विद्यालयमा विद्युत तार पुर्याउनका लागि रकम मागेको अभियोग उनलाई लगाइएको रेडियो परासीले खबर पठाएको छ उखु दिएको करिब पाँच महिनासम्म पनि चिनी मिलले आफूहरूलाई उखुको मूल्य नदिएको महोत्तरीका उखु किसानहरूले गुनासो गरेका छन् केही दिन अघि रकम लिन बैंकमा जान भन्ने पनि बैंकमा गएर रित्तै हात फर्किनु परेको उखु किसानहरूको भनाइ छ रेडियो सुनगाबा महोत्तरीबाट राजकरण महतोको रिपोर्ट चिनी मिलले किसानहरूलाई भुक्तानी दिन केही दिन अघि टोकन दिइसके पनि हात हातमा रकम नपरेको गुनासो उनीहरूको छ खातामा पैसा नै जम्मा नगरी उद्योगले टोकन दिएर आफूहरूलाई झुक्काएको किसानहरूको गुनासो छ आजै सहयोग किसानहरू स्थानीय सहयोगी विकास बैंकमा टोकन लिएर गए पनि रित्तो हात फर्किन बाध्य भएका छन् रकम नपाएपछि गुनासो गर्दै भरतपुरका उखु किसान नागेन्द्र कुमार शाह यस क्षेत्रका मुख्य बाली उखु नै नगदे बाली भएका कारण मिल्ने समयमा भुक्तानी नदिँदा पानी परेको बेलामा रासायनिक मल हाल्न नसकेको भनाइ छ अर्का किसान बैजु पासवानको पानीको भएर क्षेत्रमा पानी लाग नेपाल उखु तथा चिनी विकास बोर्ड परवानीपुर सर्लाहीका अध्यक्ष रामचन्द्र सिंह कुशवाहा पनि उखु किसान प्रति उद्योग मालिकहरूले शोषण गरिरहेको बताउनुहुन्छ चिनी उद्योग सबके जे छलफल छले ओहि विषय वस्तु सब सरकार के दोष देखबै छै हमरा सबके पेमेन्ट मे ढिला सुस्ती कर रहल छै पहिलेको तुलनामा अहिले चिनीको मूल्य घटेको र समयमा बैंकले ऋण नदिँदा रकम भुक्तानी गर्न ढिलाइ भएको बताउनुहुन्छ एभरेस्ट चिनी मिलका क्यान म्यानेजर युगल प्रसाद सात चौरसिया चिनीको भाउ नभएर डाउन भएकोले चिनी बिक्री नहुन सकेको कारण फन्डको व्यवस्था हुन नसकेको हो अर्को ब्याङ्कबाट जो लोन पाउनु पर्ने हो प्रयास गरिरहेको छ त्यो हिसाबले लोनको पनि व्यवस्था हुन नसकेकोले पेमेन्ट हुन सकेका छैन खास गरी उखुलाई नै मुख्य बाली बनाउँदै आएका महोत्तरीका करिब एघार हजारदेखि बाह्र हजार किसानहरू वर्षेनी यसरी नै समस्यामा पर्ने गरेका छन् राजकरण महतो सीआईएन रेडियो सुनगावा बर्दिवास महोत्तरी र धादिङको नौबिसे एक धार्के चालिसेमा रहेको धारके कृषि उपज बजार सञ्चालनमा आउने भएको छ वर्षौंदेखि बजार विकास निर्देशनालय ललितपुरको स्वामित्वमा रहेको जग्गामा बजार सञ्चालन गर्न लागि कृषि रेडियो धादिङले खबर पठाएको छ साझा खबरमा अब एकीकृत माओवादीको केन्द्रीय समिति विस्तारका लागि भइरहेको रसाकसी एकीकृत नेकपा माओवादीको हेटौँडा महाधिवेशन भएको चार महिना बितिसक्दा पनि केन्द्रीय समिति विस्तार हुन सकेको छैन पदाधिकारी मध्ये सचिव र कोषाध्यक्षको पद पनि खाली छ पार्टीभित्रका विभिन्न समुदाय र वर्गका व्यक्तिले केन्द्रीय समिति लगायत सबै विभागमा समावेशी रूपमा पदाधिकारी मनोनयन गर्नुपर्ने आवाज उठाइरहेका छन् तर आज भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय समिति विस्तार र पदाधिकारी मनोनयनको कामलाई पूर्णता दिन सकेन राजेश सहनीको रिपोर्ट गएको माघ महिनामा हेटौडामा सकिएको एकीकृत माओवादीको महाधिवेशनले अन्ठानब्बे जना केन्द्रीय सदस्य चयन गरेको थियो तर अहिले केन्द्रीय समिति विस्तार गरेर एक सय एकाउन्न जना पूर्ण सहित तीन सय उनान्से सदस्यीय बनाउने तयारी भइरहेको छ अब जारी रहेको केन्द्रीय समिति बैठकबाट पदाधिकारी मनोनयनलाई अन्तिम रूप दिइने प्रवक्ता अग्नि सापकोटाको भनाइ छ त्यस्तो अप्ठ्यारोको बीचबाट चाहिँ फेरि निश्चित संख्यामा सीमित हुनुपर्ने भयो भएपछि त्यो गाह्रो परेको हो तर विवाद भएको भन्ने कुरा होइन तानातान भएको कुरा पनि होइन धेरै आकांक्षीहरू छन् योग्य पनि छन् तिनीहरूबाट छान्नका लागि केही छलफलको जरुरत परेको हो हामी यो बैठकमा निष्कर्षमा पुग्छ अन्य पार्टी जस्तै एकीकृत माओवादी भित्र पनि पदका आकांक्षीको संख्या बढ़ी छ सकेसम्म सानो आकारको केन्द्रीय समिति बनाउने हेटौडा महाधिवेशनबाट निर्णय गरिए पनि पदको आकांक्षी धेरै भएकोले अधिकतम व्यक्तिलाई अवसर दिन एकीकृत माओवादीले अहिले आफ्नो संगठनको केही संरचना पनि परिमार्जन गर्ने तयारी गरिरहेको छ एकीकृत माओवादीका केन्द्रीय सदस्य केशव नेपाल नयाँ कार्यदिशाको नयाँ आयाम भनेर हामीले उत्पादन निर्माण र व्यवस्थापन भनेर जुन एउटा हामी राखेका छौँ त्योलाई पुरा गर्नको लागि अर्को अरू संरचना पनि हामी तयार गर्दैछौँ बरु त्यसमा चाहिँ ब्रिगेड कम्पनी दल सेक्सनहरू पनि हामी बन्द छन् अर्को संरचना पनि तयार हुन्छ एकीकृत माओवादी भित्रको गुटबन्दीका कारण पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा ढिलाइ भइरहेको भन्ने अड्कलबाजी पनि भइरहेको छ अहिले महासचिव रहेका पोस्ट बहादुर बोगटीलाई उपाध्यक्षमा बढुवा गराएर टोप बहादुर रायमाझी र कृष्ण बहादुर महरालाई महासचिव बनाउनु पर्ने माग एक समूहले गरिरहेको छ अहिलेसम्म पदाधिकारीमा मधेसी नेताले स्थान नपाएको भएकोले बाँकी पदाधिकारी मनोनयन गर्दा मधेसी नेताको स्थान सुरक्षित हुनुपर्ने मधेसी नेताहरूको माग छ मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष तथा केन्द्रीय सदस्य रामकुमार शर्मा मधेसी जनताले चाहेको माग गरेको अनुसार पार्टीले सम्बोधन गर्छ भन्ने हामी आशावादी छौँ र साथै अठाइस गते पार्टी केन्द्रीय कार्यालयमा अब यिनै विषयहरूमा हामी एकमतले सर्वसहमतिले मधेसका केन्द्रीय नेताहरूले पार्टीलाई ठोस रूपमा सल्लाह सुझाव दिनका लागि पार्टी केन्द्रीय समिति सदस्यहरू बसेर छलफल गर्ने अनि ठोस रूपमा पार्टीलाई मधेसी जनताले माग गरेको नेपाली क्रान्तिले माग गरेको या सातौं राष्ट्रिय महाधिवेशनले जो माग गरेको छ त्यस अनुकूलको लिडरसिपको लागि हामी चाहिँ राय सुझाव समेत राख्छौँ मधेसीको जस्तै केन्द्रीय समितिमा तेइस प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग पनि उठिरहेको छ केन्द्रीय सदस्य शशि श्रेष्ठ कोही दिने वर्ग पनि छैन हामी लिने समुदाय पनि होइनौ अहिले जुन रूपान्तरण सिङ्गो राष्ट्रको रूपान्तरणको दिशामा समाजको रूपान्तरणको दिशामा हामी गइरहेका छौँ त्यो महिला सहभागिता बेगर सम्भवै छैन भन्ने हो हाम्रो पार्टीका महिलाहरूको भनाइ यही हो त्यसकारणले गर्दाखेरि महिलाहरूलाई जिम्मेवारी भएको खण्डमा यो सम्भव छ र यो